नमस्ते स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो श्रृङ्खलाबद्ध कार्यक्रमको एक सय एकासीौँ श्रृङ्खला हो कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव पौडेल हिमाली स्वरहरूको यो एक सय एकासीौँ श्रृङ्खला हामीले नेपाली पात्र अनुसार विक्रम सम्बत दुई हजार उनसत्तरी साल असोज महिनाको छ गते शनिबार अर्थात् इस्पी सम्बत दुई हजार बाह्र सेप्टेम्बर एक्काइसको साँझको बेलामा तयार पारेका हौँ अब बिस्तारै न्युयोर्कमा चिसो बढ्दैछ सेप्टेम्बर बाइसदेखि फल सिजन सुरु हुँदैछ हिमाली स्वरहरूको आजको श्रृङ्खलामा हामी विविध सामग्रीहरू प्रस्तुत गर्दैछौँ आज हामीसँग लोकगायक सुमन बुढा मगर आउँदै गरेको आफ्नो साङ्गीतिक प्रस्तुति सुमन सुमधुर साँझको बारेमा हामीसँग छोटो मिठो साङ्गीतिक भलाखुसारी गर्दै हुनुहुन्छ त्यसै गरी न्युयोर्कको ज्याक्सन हाइटमा लामो समयदेखि कपाल काट्ने पेसा गर्दै आउनुभएका पासाङ शेर्पा आफ्नो सफलताको कथा सुनाउँदै हुनुहुन्छ आजको हिमाली स्वरहरूमा र त्यसै गरी हामीलाई नेपालबाट निर्मल थापाले पोस्ट कार्ड फ्रम नेपाल शीर्षकमा नेपालमा गाउँघरमा वायरलेस प्रविधि भित्राउन ज्यान दिएर खट्नुभएका महावीर पुनको बारेमा एउटा सामग्री सुनाउँदै हुनुहुन्छ पोस्ट कार्ड फ्रम नेपाल हिमाली स्वरहरू र पारखी डट कमको संयुक्त प्रस्तुति हो तर कार्यक्रमको शुभारम्भ गर्दैछौँ योगेश्वर अमात्यको स्वर न्यु बद्राचार्यको सङ्गीत र बसन्त चौधरीको रचना रहेको यो गीतबाट तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो बोली सुन्दा मनै लच्कियो बोली सुन्दा मनै लस्कियो तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो बोली सुन्दा मनै लस्कियो बोली सुन्दा मनै लाचकियो रूप तिम्रो यति झल्कियो रूप तिम्रो यति झल्कियो फुलबारीको फुलै झस्कियो फुलबारीको फुलै झस्कियो तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो बोली सुन्दा मनै लच्कियो नै लचियो यति कालो तिम्रो कपाल यति कालो तिम्रो कपाल कालो बादल झर्न हच्कियो झरना हच्कियो तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो बोली सुन्दा मनै लच्कियो नै लखियो कस्तो जादु तिम्रो मुहारमा कस्तो जादु तिम्रो मुहारमा त्यसै त्यसै जिउ मस्कियो जिउ मेरो त्यसै तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो बोली सुन्दा मनै लस्कियो कुराको भिडमा एउटा कुरा देशको कुरा विदेशको कुरा घरदेखि वनसम्मको कुरा मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा एउटा कुरामा आज हामी लोकगायक सुमन बुढा मगरसँग कुराकानी गर्दैछौँ सुमन बुढा मगर यही आउने अक्टोबर छ शनिबारको साँझ सात बजेदेखि दुई बजेसम्म सुमन सुमधुर साँझ कार्यक्रम लिएर आउँदै हुनुहुन्छ आजको एउटा कुरामा हामी यही कार्यक्रमको सेरोफेरोमा रहेर गायक सुमन बुढा मगरसँग कुराकानी गर्दैछौँ सुमनजी निकै व्यस्त हुनुहुन्छ हल्का हल्का व्यस्त छौँ <laughs> है आजभोलि चाहिँ यो पछिल्लो समयमा व्यस्त बनाएको कारण चाहिँ केले हो अब सानैदेखिको आफ्नो साङ्गीतिक क्षेत्रको एउटा नसा त्यही साङ्गीतिक क्षेत्रको नसालाई चाहिँ अमेरिका आएर पनि निरन्तरता दिउँ भनेर त्यही कारणले अलिअलि कार्यक्रमहरू गीत सङ्गीतकै केही रचनाहरू अब सङ्गीतहरू गर्दै अब गाउँदै गर्दा त्यस कारण त्यो सबैवटा एकैचोटि आउँदाखेरि अलि व्यस्त देखेको कि हजुर तपाईँसँग लगभग दुई वर्ष अगाडि हिमाली सरले एउटा मिठो आरोह अवरोह साङ्गीतिक कार्यक्रमको कुराकानी गरेको थियो हजुर गरेको थियो मैले मेरो मसँग पनि याद छ मेरो अमेरिकाको सबैभन्दा पहिलो इन्टरभ्यू तपाईँको रेडियोबाट भएको म बिर्सिन सक्दिनँ हजुर साह्रै खुसी लाग्यो अब अहिले जुन तपाईँ एउटा सुमधुर सुमन सुमधुर साँझ कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ अक्टोबर छमा हजुर अनि त्यही कुराकानीको सेरोफेरोमा त्यही कार्यक्रमको सेरोफेरोमा आज म कुराकानी गर्न तपाईँलाई यहाँ आएको हुँ र हामी यो कुराकानी गर्दैछौँ न्युयोर्कको ज्याक्सन हाइटमा बसेर यो कार्यक्रमको तयारी जुन तपाईँ गर्दै हुनुहुन्छ एउटा एकल साँझ यो साँझको बारेमा बताउनुहोस् न के के हुन्छ त्यो कार्यक्रममा त्यो दिन चाहिँ हामीले बिल्कुलै एउटा न्युयोर्कमा छुट्टै खालको एउटा कार्यक्रमको ड्रेस दिउँ भन्ने विचार गरेको यसपालि धेरैजसो प्रो प्रोग्रामहरूमा दोहोरी दोहोरी भनेर लास्टमा दोहोरीलाई चाहिँ लास्टमा राखेर अलिकति डिजेको छेउछेउतिर राखेपछि मान्छेहरू कतिपय मान्छेहरू समयको व्यस्तताले अमेरिका अब एउटा समयको पाबन्दीमा सुईसँगै मानिसहरू गए दौडिरहेको हुन्छ तर यसपालि चाहिँ हामीले दोहोरीलाई चाहिँ तिन भागमा चाहिँ डिभाइड गरेर राज थापा विमल रागीहरूको ग्रुपले मन्जु पुनको ग्रुपले एक एक पाठ पाठमा गाउनुहुन्छ शान्ति भण्डारी र मैले एकचोटि गाउँछौँ त्यसपछि हामी फेरि यो अहिलेसम्म इतिहासमै नभएको एउटा चाहिँ केटा केटाको दोरी यो चाहिँ एउटा किसिमको छुट्टै खालको एउटा टेस्ट हुँदो रहेछ हिजो पनि राज थापा र मैले चाहिँ उहाँ गाएँ तर फरक तर तरिकाको हुँदो रहेछ हामी त्यसरी चाहिँ पनि गर्ने छौँ र त्यो सँगसँगै मेरो जीवन जीवनका मैले राष्ट्रिय गीतदेखि लिएर मेरा दुःखका गीतहरू लिएर मायाप्रतिका गीतहरूदेखि लिएर कमेडी गीतहरूदेखि लिएर सबै खालको मेरो गीतहरूको झलको पनि झल झलकहरू पनि आउँछ र सँगसँगै राष्ट्रिय गीतका सङ्गीतकार आदरणीय गुरु अनुमर गुरुङज्यू पनि आउनुहुन्छ एउटा आकर्षणको केन्द्र उहाँ पनि हुनुहुन्छ व्यक्तित्व पनि हुनुहुन्छ उहाँको मुखबाट चाहिँ राष्ट्रिय गीत चाहिँ सुरुवात गरेर चाहिँ गीत चाहिँ कार्यक्रम हामीले स्टार्टिङ गर्ने चाहिँ मैले चाहिँ सौभाग्य पाएको छु यसपालि मेरो प्रोग्राममा हजुर अरू कलाकारहरू चाहिँ केही कलाकारहरूको नाम त लिनुभयो त्यो बाहेक अरू कोही कलाकारहरू पनि हुनुहुन्थ्यो कि तपाईँको साथ अब यसमा अब राजेश थापा त हुनु नै हुन्छ जगदीश समाल अब नेपाली अहिलेको गजलहरूमा एकदमै लोकप्रिय गायक जगदीश समालको गजल गीत मेरो शब्द सङ्गीतमा उहाँले दुई तिनवटा गीतहरू भएको छ मेरो त्यही दिनमा सायद उहाँले उहाँको गीतभन्दा मेरो आफ्नै गीतहरू उहाँले गाउनुहुन्छ त्यसै गरेर चर्चित गायक बहुचर्चित गायक गम्बु शेर्पाको सेलोमा पक्कै पनि नाच्न पाउनेछ र त्यस लगत सँगसँगै केही नृत्यहरू जुन मैले मेरो जीवनमा गरेका गीतहरू गीतहरूबारे धेरै नाच्ने गीतहरू पनि छ त्यसमा चाहिँ बसन्त डान्स सेन्टरबाट डान्सहरू पनि आउँदैछ र अनि अन्य कलाकारहरू सृजना लामा र दिपा थापा दिदीको केही गीतहरू पुरानो पुरानो टाइपको गीतहरू देखि लिएर त्यस्तै छ त्यस्तै छ त्यो कार्यक्रममा प्रस्तुत गरिने कुनै गीत सङ्गीतको एउटा झझलको हामीलाई दिनुहोस् न अब यसपालि चाहिँ मैले आधुनिक गीतहरू पनि छ मेरो आउने गीतहरू अनि मेरा दोहोरी गीत पनि छ तर विशेष गरेर अमेरिकादेखि नेपालमा भएका मान्छेहरूको ग्यापिङमा एउटा आफ्नो घरहरू बाँडिरहेको धेरैवटा देखेँ म त्यही दिन निस्किने एउटा मेरो गीतको अंश तपाईँलाई सुनाउन चाहन्छु हे कहिल्यै कुरा नसुन नसुनारुखो हाम्रो खुसी नचानेहरूको सतुरका सल्लाह मात्रै हुन् जे जे कुरा सुने माया सबै हल्ला मात्रै हुन् यस्तो एउटा यो गीत आउँदैछ यो यहाँ धेरै मान्छेहरू परिवार अब यो साथ साथ सम्बन्ध आएर कसै कोही एउटा दिदीबहिनी दाजुभाइहरूसँगै बेडरुममा बसेको मान्छेहरूलाई पनि शङ्काको दृष्टिकोणले कसैको घर त्यति हो होइन हल्लामा धेरैवटाको घरहरू बिग्रिएको देखेको छु तर मैले यो गीत सङ्गीत मार्फत चाहिँ त्यस्तो चाहिँ यो एउटा शत्रुहरूको सल्लाह पनि हुनसक्छ अन्यथा नसम्झिनुहोस् भनेर मैले सन्देशमूलक गीत बनाएको छौँ र नाच्ने गीत पनि छ बस्यो मरे फुलाको थुङ्गामा माया बस्यो यो दिलको ढुङ्गामा एकदम ज्यामज्याम नाच्ने गीत पनि छ अनि यो कार्यक्रम हुने ठाउँ चाहिँ कहाँ हो यो फोर्टी वान जिरो वानको यो मार्कलो स्प्यानल हलमा हो ज्याक्सन हाइटबाट चार ब्लक तिन ब्लक तिन स्टेसन तिन स्टेसन आर र याम यो एउटा नयाँ हल हो तिन तिन स्टेसनमा पुगिन्छ फोर्टी सिक्स हजुर फोर्टी सिक्स स्ट्रिटमा चढेपछि माथि चढ्ने बित्तिकै फोर्टी वान जिरो वानमा जानु पऱ्यो केही ब्लक हिँड्नु पऱ्यो त्यहाँबाट हजुर दुई ब्लक मात्र हिँड्नु पऱ्यो अनि यो कार्यक्रममा टिकट चाहिँ कति पैसा छ टिकट चाहिँ मैले खाना एक बोतल पानी डिजे डिनर अब डिनर खाना सरी सँगै भएर जम्मा जम्मी मैले पच्चिस रुपियाँ मात्र राखेको त्यति महँगो पनि होइन होला जस्तो लाग्छ मेरो विचारमा अलिक सस्तो नै गरेँ कि पनि लाग्छ होइन किनभने यो फेरि मैले यसलाई एज अ तपाईँको चाहिँ पैसा कमाउने हिसाबले नभएर मेरो चारवटा एल्बमहरू निस्किँदैछ अनि मेरो सुमन बुढा डट कम एप वेबसाइट पनि निस्किँदैछ त्यसमा थ्री जी साउन्ड अब विशेष त्यसमै छ अब अनलाइन चाहिँ कपिराइट थ्री जी साउन्डसँग छ अब थ्री जी साउन्डलाई मैले चाहिँ यो चारवटा एल्बम निकाल्ने बेलामा हामीले चाहिँ यसलाई विमोचन सँगसँगै एउटा कार्यक्रम किनभने फेरि यहाँ त हल त महँगो छ फेरि फ्रीमा पनि फेरि मान्छे आखिर आउने त पैसा सुमन बुढाको फ्यानहरू त पैसा तिरेर पनि आउन सक्छ र टाइम भएन भने पैसा नतिरेर पनि आउन सक्नुहुन्न होइन त्यस कारणले पनि हामीले एउटा एज एउटा ठिक्क एउटा पैसा राखेर गरे हजुर यो अहिले एल्बमको कुरा गर्नुभयो होइन चारवटा एल्बमको भनेर भर्खरै भन्नुभयो यो के त्यही बेलामा गीती एल्बम पनि विमोचन गर्दै हुनुहुन्छ हजुर चारवटा चारवटा अनि चारवटा गीती एल्बम एकैचोटि विमोचन गर्नुको कारण चाहिँ यो किनभने विदेशमा बसेका कलाकारहरू भाँसियो भने नेपालमा जुन नेपालका कलाकारहरूले विदेशमा हरायो भाँसियो पैसा डलर कमाउन गयो भनेर भन्छ नि तर हामी नेपालमा भन्दा पनि यहाँ बढी सिर्जना गरेर देखाउँछौँ भने एउटा नमुना पनि हो दोस्रो कुरा चाहिँ अब विदेशको यस्तो व्यस्तताको समयमा पनि काम सँगसँगै गीत सिर्जना गर्नु गर्दो रहेछ भनेर यहाँका यहाँ बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि ट्रेनमा हिँड्दा पनि मैले कतिपय गीतहरू ट्रेनमा हिँड्दै बनाएको होला कति कति कतिपय गीतहरू भाँडा माझ्दै बनाएको होला कतिपय गीतहरू तपाईँको चाहिँ अरूसँग चिया खाँदै खाँदै पनि बनाएको होला तर सँगसँगै ज्यान बिजी भए पनि दिमागले चाहिँ केही गीतहरू गर्न सिर्जना गर्न सक्छ कलाकारले पनि एउटा नमुना पनि देखाउनुपर्छ त्यो जुन शब्दहरू जुन तपाईँले भन्नुभयो यो यो मुडमा लेखिएको भनेर भनेपछि यो गीतमा अब नेपालको गाउँघर बेसीको कुराभन्दा बढी अमेरिकाको दुःख सुख न्युयोर्कको हावापानीको धेरै गन्ध आउँछ कि हजुर त्यो एउटा गीतमा चाहिँ त्यो सन्देशमूलक गीत छ जुन चाहिँ कसैको घर चाहिँ नभाडियोस् भन्ने तरिका त्यो एउटा सन्देशमूलक लोक कलाकारको एउटा आफ्नो एउटा धर्म पनि हो जीवनका केही अरूको जीवनमा नगर्ने घटनाहरूलाई चाहिँ यसो नहोस् भन्ने एउटा सन्देश दिने हाम्रो यो लोक कलाकारहरूको विशेष जहाँसम्म लाग्छ धर्म हिजोका लोकबहादुर छेत्री दाईहरूदेखि लिएर अहिलेका नयाँ पिँढीका नारायण रायमाझी दाईहरू सम्मका उहाँहरूको यो पुस्ताहरू छ हामी त अब बच्चा नै भनौँ नारायण दाईहरूको पछिका कुराहरूमा पुस्ताहरूमा उहाँहरूले पनि अब देशका जुन हाम्रो जनजीवनका साह्रै गाउँका बस्तीहरूको दुःख सुखहरूलाई चाहिँ केलाएर गाउने गरेको छ उहाँहरूको बाटोमा हामी हिँड्न खोजेको त्यस कारण अमेरिकामा बसेर पनि कोही कसैको घर कोही बुढी नेपालमा छ अथवा कोही कसैको बुढा नेपालमा छ भने शङ्का नगर्नुहोस् है यस्तो भएको छैन <laughs> भन्ने एउटा चाहिँ सन्देश दिँदैछ गीतबाट र अरूमा चाहिँ गाउँघरको छ हजुर हजुर ल खुसी लाग्यो अब गाउँघरको सम्झना पनि चाहियो होइन विदेश बसेकालाई गाउँघरको सम्झना पनि आउँछ अब यहाँको दुःख सुख पनि हुनु पऱ्यो तपाईँको कार्यक्रमको एकदमै सफलताको शुभकामना सो यो कार्यक्रम तपाईँको अक्टोबर छ तारिक हजुर के बार पऱ्यो त्यो शनिबार शनिबार पऱ्यो सात बजे भन्नुभएको छ सात बजेदेखि अब कार्यक्रम चाहिँ एक्ज्याक्टली हामी आठ बजेबाट सुरु हुन्छ होइन अब रातभरिको समय लिएर आउनु पऱ्यो हजुर सात रातभरिको समय लिएर न्युयोर्कमा न्युजर्सीमा रहनुभएका सम्पूर्ण आदरणीय मेरा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरू त्यो दिन चाहिँ हाम्रो एउटा छुट्टै किसिमको एउटा प्रोग्राम दिने चाहिँ मैले जमर्को गरिरहेका छौँ र यहाँहरूले सुमन बुढाको कार्यक्रमलाई एकचोटि हेरिदिनु हुनको लागि पनि आउनु हुनुको लागि म हार्दिक यो रेडियो मार्फत विनम्र अनुरोध गर्न चाहन्छु हजुर धेरै धेरै धन्यवाद सुन्जी अब कार्यक्रममा कार्यक्रमको यो क्रममा हामी गायक सुमन बुढा मगरले नै गाउनुभएको यो गीत तपाईँहरूलाई सुनाउँदैछौँ మాయలిగే కోరు మాలోకే సంపత్తులు మాయలిగే కోరు మాలోకే సంపత్తులు अमेरिकाको मिनिसोटा राज्यमा बसोबास गर्दै आइरहेको छु W W dot Bhutan news service dot कममा आबद्ध छु विश्वमा हरेक कुनामा रहनुभएका नेपाली भाषी भुटानी हुन् या बर्मली हुन् र हामी सम्पूर्ण नेपाली भाषीहरूमा एकरूपता दिने एउटा मात्रै कार्यक्रम हिमाली छोडहरू भएकाले म सदैव सुन्ने गर्दछु अबको पालो न्युयोर्कमा विगत चार वर्षदेखि कपाल काट्ने पेसा गर्दै आउनुभएका पासाङ शेर्पासँग कुराकानी गर्दैछौँ पासाङ शेर्पाले हालसालै आफ्नो कपाल काट्ने पसललाई नयाँ ठाउँमा सार्नुभएको छ र नयाँ नाम पनि दिनुभएको छ पासाङ स्ट्राइकिङ स्टाइल भनेर म यतिखेर अहिले पासाङ स्ट्राइकिङ स्टाइल यो नयाँ हाम्रो पासाङजीले सुरु गर्नुभएको एउटा नयाँ सलुनमा आइपुगेको छु र यहाँ चारवटा कुर्सीहरू छन् वरिपरि त्यहाँ ऐना छ र त्यहाँ बिचमा चाहिँ उहाँको यो कपाल काट्ने रेट पनि त्यहाँ लेख्नुभएको छ अहिले त्यति व्यस्त हुनुहुन्न यो नयाँ ठाउँमा सर्नु भएर हो कि सायद ग्राहकहरूलाई आउन गाह्रो भएको हो कि योभन्दा अगाडि उहाँ यो न्युयोर्कको ज्याक्सन हाइटको एउटा पुरानो ठाउँमा निकै वर्षदेखि बस्नुभयो र अहिले भर्खरै नयाँ ठाउँमा आउनुभएको छ यो महिला पुरुष दुवैको कपाल काट्ने ठाउँ हो र पासाङजी मसँगै हुनुहुन्छ पासाङजी कति वर्ष भयो तपाईँले न्युयोर्कमा यसरी कपाल काट्ने व्यवसाय सुरु गर्नुभएको मैले यो काम व्यवसायिक रूपमा सुरु गरेको सात वर्ष भइसक्यो यसभन्दा अगाडि तपाईँ यही ज्याक्सन हाइटकै अलि अगाडिपट्टि हुनुहुन्थ्यो होइन यो सेभेन्टी फोर स्ट्रिटको थर्टी सेभेन थर्टी सेभेन रोडमा छ जुन अहिलेको जुन भएको अपोजिटमा भनौँ न हजुर अहिलेको यो हामीले यो लोकेसनलाई भन्नु पऱ्यो भने हामी कहाँ छौँ भनेर भन्नुपर्छ thirty seven sixty six dash seventy four street अथवा कि अथवा हामीले यो भन्दा पनि सजिलो हुन्छ डेली हाइटको माथि तल माथिल्लो तलमा छ भने सेकेन्ड फ्लोरमा uh, छ भने हजुर हुन्छ यो कपाल काट्ने uh, यो प्रेरणा हुन्छ नि अब अमेरिका गएर कपाल काट्छु र त्यसरी म एउटा आफ्नो पेसालाई अगाडि बढाउँछु भनेर तपाईँले कहिले सोच्नुभयो खासै कसैबाट प्रेरणा पाएको त होइन मैले यो अमेरिका आउनुभन्दा अगाडि म युरोपमा युरोपको भ्रमणहरू धेरैचोटि गरेँ भन्न त्यहाँको ऊहरू देख्दाखेरि एज अ हामीलाई सुट हुने अब हाम्रो नेपालको एजुकेसन सिस्टम यहाँ आइसकेपछि अलिकति हामी कमजोर नै हुन्छौँ नि तर हामीले गर्न सक्ने कुरा यो यीहरू हुन् भनेको जस्तो मलाई सुरुदेखि लाग्थ्यो र आज यसैले मैले चाहिँ कार्यान्वयनमा ल्याएँ हजुर तपाईँले यहाँ आएपछि सिक्नुभयो कि क्लासहरू जानुभयो डेफिनेटली मैले सुरुको दिनमा त्यस्तै नौ महिना जतिको कोर्स गरेको थियौँ अमेरिकन बापर बार्बर इन्स्टिच्युट भन्ने हाम्रो म्यानाटनमा छन् त्यहाँ त्यहाँबाट मैले कोर्स गरेको हो नौ महिनासम्म पढ्नु पऱ्यो कतिको खर्चिलो हुँदो रहेछ त्यो कोर्स खर्चिलो भन्दा नि समय दिनु सक्नु पऱ्यो सुरुको खर्चिलो पनि छन् त्यो समयमा सायद मैले अब अलिक खर्च पनि भएको थियो अब त्यो यकिन यति भन्ने कुरा चाहिँ भएन है तर समय समय पनि हजुर अनि अब अहिले जुन त्यत्रो समय तपाईँले खर्च गर्नुभयो र सात वर्षदेखि आजको एउटा नयाँ ठाउँमा एउटा चिटिको परेको सानो एउटा ठाउँमा बस्नुभएको छ तपाईँ यो ठाउँमा आइपुग्दा तपाईँ कतिको खुसी हुनुहुन्छ त डेफिनेटली खुसी त खुसी नै छन् होइन दिन प्रतिदिन आफ्नो आफूलाई अलिकति आफ्नो पनि एउटा क्रेडिट भन्दै गएको अथवा आफ्नो पनि एउटा लेभल बढ्दै गएको जस्तो महसुस त हुन्छ अवश्य जुनसुकै काममा पनि एउटा लेभल बढ्दाखेरि खुसी त हुन्छ नि तपाईँको सन्तुष्टि छु तपाईँको रेगुलर ग्राहकहरू चाहिँ को को हुनुहुन्छ कस्तो हुनुहुन्छ अब एउटा उमेरको हिसाबले सबै किसिमको उमेरहरू मेरो ग्राहक छन् अथवा र मेरो टिनेज केटाहरू अझ विशेष गरी जो कपाल सम्बन्धी बढी नै विशेष ध्यान दिनेहरू उनीहरू मका आउने गर्छन् हजुर अनि हामीले देशको विषयमा भन्नु पऱ्यो भने चाहिँ कुन कुन देशको धेरै ग्राहकहरू हुनुहुन्छ तपाईँको विशेष त अब नेपालीको भएको नि नेपाली त डेफिनेटली आउने नै भयो करिब करिब फोर्टी फाइभ पर्सेन्ट जति नेपाली नै हुन्छन् त्यसपछि आएर हाम्रो टिबेट सा टिबेटन साथीहरू पनि धेरै छन् साथसाथै अब यहाँको स्पेनिसहरू अब अमेरिकनहरू नै छन् साथै अमेरिका बङ्गालीहरू इन्डियनहरू जुन यो ज्यासनाहरूको वरपरमा जति पनि कम्युनिटीहरू बसेको छन् त्यो सबै प्राय आउँछन् हजुर यो कपालको शैली नि जस्तै अब हामी नेपालीहरू अब इन्डियनहरूको कपालको काट्ने शैली एउटा किसिमको हुन्छ उनीहरूलाई एउटा शैली मनपर्छ यो स्पेनिसहरूको शैली अलिक फरक पर्छ अब म पनि स्पानिसको पसलमा कपाल काट्न गयो भने उसले स्पेनिस शैलीले कपाल काट्छ कि तपाईँकोमा आएर त्यस्तो केही मान्छेले यस्तोको विषयमा कुरा गर्नुहुन्छ कपाल कस्तो खालको स्टाइल उहाँहरूलाई मनपर्छ के गर्नु के भन्नुहुन्छ उहाँहरूको कपालको त्यो स्टाइल बनाउँदाखेरि विशेष त मेरो कस्टमरहरूले मलाई माया गर्ने पनि यही कारण हो किनकि मलाई चाहिँ दुई दुईवटा कुराको कन्फ्युजन छ भनौँ न एउटा नेपाली स्टाइल अथवा नेपाली हामी भन्छौँ इन्डियन नेपालीहरू एउटै करिबरी एउटै स्टाइल छन् साथसाथै अमेरिकन अब अमेरिकन अथवा स्पेनिसहरूको स्टाइल अर्कै छ जब कि तपाईँ अमेरिकन बाटोमा जाँदाखेरि तपाईँले कुनै कुनै हालतमा तपाईँले सेटिस्फाई गर्न सक्नुहुन्न मतलब त्यहाँको स्टाइल र तपाईँको उसमा भिन्न हुन्छ अनि त्यसरी त्यस्तै स्पेनिस कुनै पनि स्पेनिस कुनै इन्डियन बाबरसपमा जाँदाखेरि कुनै किसिमको त उसलाई चाहिँ उसले भनेअनुसारको कपाल काटिँदैन कि त्यहाँ भनौँ न एकअर्कामा त कम्युनिकेसन ग्यापिङ पनि हो प्लस त्यहाँ हरेक कुराले गर्दाखेरि उनीहरूमा ठुलो घर खडाल नै हुन्छ र एकअर्कामा सेटिस्फाई पनि हुँदैन है सुरुको दिनमा चाहिँ मैले पनि स्पेनिसहरू भनौँ न अमेरिकनहरूसँग चाहिँ करिब करिब तिन चार वर्ष चाहिँ म अमेरिकनहरूसँग बिताएँ ताकि मैले जुन अमेरिकनहरूको जुन एउटा स्टाइल छन् एकदम मैले विशेष सबै कुराहरू चाहिँ मैले लिन पाएँ भनौँ न यहाँको स्टाइलहरू सिक्न पाएँ त्यसपछि आएर मैले इन्डियनहरूसँग पनि केही समय मैले चाहिँ यो घुलमिल गरेर चाहिँ इन्डियनहरूको स्टाइल पनि मैले सिक्न पाएँ त्यस कारण मैले अहिलेको अवस्थामा मैले भन्नुपर्दाखेरि कुनै किसिमको कस्टमर मसँग आउँछ भने म उनीहरूलाई चाहिँ फर्काउनु चाहिँ छैन अथवा सबै कुरालाई सबैजनालाई मैले सेटिस्फाई गराउन सकिन्छ हजुर अनि यहाँ कपाल काट्न चाहिँ कति पैसा लाग्छ एउटा अब मानौँ न मेरो कपाल काट्न एउटा केटा मान्छेको कपाल काट्न कति पैसा लाग्छ यहाँ मैले यहाँको अब विशेष त हामीले ध्यान दिनुपर्ने यहाँको मार्केट अनुसार पनि जानु पऱ्यो होइन यहाँको फेसिलिटीको हिसाबले हो भनेदेखि मैले सायद भोलि पनि चार्ज गर्न सक्थेँ होला तर एज अ मार्केटलाई हेर्दाखेरि मैले अब यहाँको रिजनेबल प्राइस भनेको टेन डलर्स हो मैले स्टार्टिङ टेन डलर्स पर्छ त्यसपछि विभिन्न किसिमको तपाईँको अब कलर गर्दा अथवा डिजाइनहरू हुन्छन् जस्तो कि मैले योभन्दा टु थाउजन्ड कति टु थाउजन्ड नाइनमा के अरे हाम्रो टु थाउजन्ड टेनमा वर्ल्ड कप हुँदाखेरि अब फुटबलको नक्साहरू मैले पछाडि जुन टाउको पछाडि राखेको थिएँ त्यतिखेर मैले साठी डलरसम्म पनि लिएँ एउटा कपाल काटेको विभिन्न किसिमको हुन्छ र मैले बेसिकली अब सुरु चाहिँ टेन डलर्सबाट सुरु गर्नु छ अब यो यसरी आफ्नो एउटा नयाँ ब्रान्ड नै सुरु गर्नुभएको छ होइन तपाईँले पासाङ स्ट्राइकिङ स्टार भनेर अहिले अब दोस्रो तलामा छ यो लोकेसनको हिसाबमा कपाल काट्ने पसल दोस्रो तलामा सरेपछि जुन बाटो हिँड्ने रेगुलर जुन ग्राहकहरू नि उहाँहरूलाई भेट्न गाह्रो हुन्छ कि सुरुको दिनमा अलिकति कन्फ्युजन होला सायद म चाहिँ के भन्छु भने मेरो सायद लोकेसनलाई भन्दा पनि म व्यक्तिले चलेको यो भाषामा यो पेसामा आज व्यक्ति भनेर चिनिन्छ तर लोकेसनको हिसाबले चिनिँदैन त्यसकारण मलाई सुरुको दिनमा केही अलिकति भए पनि मलाई कन्फिडेन्स छ कि कुनै न कुनै दिन अब डेफिनेटली मेरो कस्टमरहरू जति पनि मेरो शुभचिन्तकहरू सबैजना मेरोमै आउनुहुन्छ भन्ने एउटा ठुलो आशा राख्छु हजुर अनि यो कपाल काट्ने क्रममा यो सात वर्षको अवधिमा तपाईँले तपाईँलाई अहिलेसम्म एकदमै रमाइलो लागेको क्षण हुन्छ नि कसैको कपाल काट्दा अथवा त्यो क्रममा त्यस्तो केही छ एउटा मेमोरी मेमोरियल इभेन्ट खास चाहिँ मेमोरियल इभेन्ट भन्दा पनि मलाई एउटा खुसीको क्षण चाहिँ कस्तो अवस्थामा भयो भनेदेखि जुन दिन मैले चाहिँ एक एउटा ग्राहकको टाउकोमा चाहिँ एउटा फुटबलको नक्सा बनाएँ धेरै चर्चित पनि भयो पत्रिका पत्रिका पत्रिका पनि आएँ उता अनलाइनतिर लिएर एउटा न्युज पेपर सबैतिरमा आयो धेरैजनाबाट प्रशंसा पनि पाएँ त्यो नै मेरो खुसीको क्षण पनि हो साथसाथै अब अहिले आएर आफ्नो ब्रान्डलाई चाहिँ एउटा चिनाउन सक्दाखेरि त्यो त्यो पनि खुसी लागि हजुर अनि अर्को कुनै कपाल काट्दाखेरि कुनै त्यस्तो केही दुःखद घटनाहरू त्यस्तो केही घटेको छ कि दुःखद घटना नै त छैन तर भन्दा पनि सुरुको दिनमा स्ट्रगलको टाइममा चाहिँ कस्तो हुन्छ भनेदेखि तपाईँको यो पेसा चाहिँ एउटा गाह्रो काम चाहिँ के हुन्छ भने अर्कोको चित्त बुझाउनु काम यदि कस्टमरलाई चित्त भिजाउनु सकेन भनेदेखि तपाईँ अब के हुन्छ तपाईँ अब हरेक हुन्छ नि धेरै गाह्रो हुन्छ भनौँ न सुरु सुरुको दिनमा चाहिँ सायद मैले अब कसै कसैले चित्त बुझाउनु नसक्दा झन् झन् बनाउन न पिडलाई चाहिँ जस्तो भयो हुन्थ्यो त्यो अब त्यो सुरुको स्ट्रगलको दिनमा हो अब पछि त अब त्यस्तो खास जो मान्छेहरू न्युयोर्क आउनुहुन्छ अरू अरू राज्यबाट पनि घुम्दै फिर्दै एकचोटि न्युयोर्कको पासाङ स्ट्राइकिङ स्टाइलमा गएर कपाल काटेर न्युयोर्कको चाहिँ लिएर जानुहोस् भन्ने चाहनुहुन्छ डेफिनेटली डेफिनेटली डेफिनेटली मैले पनि अब हुन्छ नि सबैजनालाई चाहिँ अब मेरो तर्फबाट हर सम्भवको चाहिँ मतलब सेवा पुऱ्याउनु पाउँ होइन अब त्यो चाहना डेफिनेटली म हुन्छ हजुर र साथीभाइसम्म सबैजनालाई पनि अब यो हजुर अर्को एउटा कुरा चाहिँ जुन तपाईँले अघि सुरुमा भन्नुभएको थियो कपाल काट्न आउनु पर्यो भनेदेखि अब यहाँ यदि कहिले काहीँ बिजी भएको बेला पनि पर्छ होला फोन गरेर आउनु पऱ्यो तपाईँसँग यहाँ समय लिनु पऱ्यो भनेदेखि तपाईँको फोन नम्बर भन्नु मिल्छ डेफिनेटली तपाईँले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 एक प्रेरक व्यक्तित्व महावीर पुनको बारेमा सुनाउँदै हुनुहुन्छ हालसालै उहाँले महावीर पुनलाई भेट्नुभएको थियो काठमाडौँमा महावीर पुनसँग भेटेपछि उहाँले के कस्तो कुराकानी गर्नुभयो महावीर पुन के गर्दै हुनुहुन्छ आदि विषयमा केन्द्रित रहेर यो पोस्ट कार्ड फ्रम नेपाल अब हामी प्रस्तुत गर्दैछौँ सुनाउनुहोस् न महावीर पुनको बारेमा र उहाँले सुरु गर्नुभएको नेपाल वायरलेस प्रोजेक्टको बारेमा हजुर हुन्छ मैले अगस्त थर्टी फर्स्टमा महावीर पुनजी यो अन्टरप्रनर्स फर नेपालको लास्ट थर्सडेज प्रोग्राममा आउनु भएको थियो यो लास्ट थर्सडेज प्रोग्राम हरेक इङ्ग्लिस महिनाको अन्तिम थर्सडेमा हुन्छ अनि विभिन्न मान्छेहरू आर्ट्सदेखि लिएर सोसल अन्टरप्रोनरसिपमा लाग्नु भएको बिजनेसमा भएको मान्छेहरूलाई बोलाइन्छ सो त्यो दिन um, उहाँलाई लास्ट थर्ड डेजमा बोलाइएको थियो अनि उहाँले आएपछि उहाँले आफ्नो पावर um, पोइन्ट uh, पहिला एउटा पावर पोइन्ट प्रेजेन्टेसन गर्नुभयो आफ्नो गाउँको बारेमा नाङ्नीको बारेमा उहाँले फोटो देखाउनुभयो उहाँले अरू uh, विभिन्न प्रोजेक्टहरूमा uh, इन्भल्भ भएको त्यो त्यो तस्विरहरू देखाउनुभयो अनि um, त्यसपछि त्यहाँ भएको सबै अडियन्सहरूलाई जानकारी भयो उहाँले के केमा भाग लिइराख्नु भएको छ भनेर अनि अहिले अब उहाँको यो जुन नेपाल वायरलेस जुन प्रोजेक्ट छ नि यो के रहेछ उहाँको यो अभियान चलेको त धेरै वर्ष भइसक्यो तपाईँले अहिले पछिल्लो समयमा बटुल्नु भएको जानकारी के छ हजुर अब मैले नेपाल वायरलेस प्रोजेक्ट भन्ने अब उहाँले खोल्नु भयो अब अब नेपालमा रजिस्टर भएको अब July twenty fourth two thousand नाइनमा हो अब यो नेपाल वायरलेस प्रोजेक्टले अब नेपालको गाउँ घरमा तिर गएर वायरलेसली कनेक्ट गर्न खोज्ने हो सो ताकि गाउँमा बसेको मान्छेहरूले पनि यस्तै सहरमा बसेकै मान्छेहरूको जस्तो सुविधाहरू पाओस् भनेर अब यो प्रोजेक्ट राम्रै भइरहेछ उहाँले यसको साथसाथै अरू चिजहरूमा पनि आफ्नो हात लगाइरहनु भएको छ अनि त्यसै गरी उहाँलाई यो नेपाल वायरलेस प्रोजेक्टमा मद्दत गर्ने नेपालीहरू बाहेक अरू विदेशीहरू आएर पनि उहाँलाई यो प्रोजेक्टमा मद्दत गरिरहेका छन् यो उहाँले यो नेपाल वायरलेस प्रोजेक्ट बाहेक अरूमा पनि हात हाल्नु भएको छ भन्नुभयो जस्तै जस्तै अब यो लास्ट थर्सडेमा उहाँले के भन्नुभयो भने उहाँ र उहाँको टिमले नेपालमा अहिले पहिला पहिला भएको ट्रेकिङ राउट्स अहिले यो नयाँ बाटो बनेको हुनाले त्यो हट्दै गइरहेछ त्यसैले उहाँ र आफ्नो टिमले नयाँ ट्रेकिङ हाउस पत्ता लाग्न खोजिराख्नु भएको छ सो टुरिस्टहरू आउँछ बाहिरबाट ट्रेकिङ गर्नलाई भनेर एउटा छ अर्को कुरा उहाँले चितवन नेसनल पार्कमा यो इलिगल्ली एनिमल हन्टिङ भएको हुनाले उहाँले कुनै यस्तो टेक्नोलोजी युज गरेर पोचर्सहरूलाई ट्र्याक गर्न मिल्छ कि अनि यस्तो पोचिङलाई घटाउन मिल्छ कि भनेर त्यो पनि एक्सप्लोर गरिराख्नु भएको छ उहाँले नेपालमा अब लोड सेडिङको एकदम ठुलो प्रब्लम छ त्यसलाई कसरी ट्याकल गर्ने भनेर हाइड्रो प्रोजेक्ट्सतिर पनि अलिकति लागिराख्नु भएको छ उहाँले अल्सो नेपालको गाउँहरूमा कसरी मेडिकल सुविधाहरू लग्ने भनेर टेलिमेडिसिन प्रोजेक्ट्सहरूतिर पनि हेरिराख्नु छ अनि त्यसको साथसाथै उहाँले नेपालमा एउटा इनोभेसन सेन्टर पनि खोल्ने भनेर तिनदेखि पाँच वर्षको बिचमा नेपालमा पनि एउटा इनो इनोभेसन इनोभेसन सेन्टर खोल्ने भनेर लाग्नु भएको छ र अन्तिममा उहाँले पनि यही लास्ट थर्जेसको बेला के अनाउन्स गर्नुभयो भने अब अगस्त थर्टी फर्स्टदेखि थमेलमा पनि उहाँको एउटा नेपाल कनेक्सन क्याफे भनेर खोल्न लाग्छ अनि यो क्याफेमा मान्छेहरूलाई खाने मात्र होइन भेटेर ब्रेन स्ट्रोम आइडियाजहरू ब्रेन स्ट्रोम गर्नलाई पनि हुन्छ भनेर उहाँले खोल्नु भएको छ अनि त्यो रेस्टुरेन्टको रेभेन्युजबाट प्रफिटबाट उहाँले अब अरू अरू गाउँको प्रोजेक्टहरूमा लगाउनु छ लगाउनुहुन्छ भन्नुभएको थियो हामीलाई यो धेरै राम्रो कामहरू भयो होइन अनि उहाँ यति धेरै कामहरू गर्न एक्लैले भ्याउनुहुन्छ र उहाँको साथमा को को हुनुहुन्छ यस्तो काममा सहयोग गर्ने उहाँको साथमा अब उहाँको टिम मेम्बर्सहरू हुनुहुन्छ अब टिम मेम्बर्सहरूले त्यस यो उहाँको अब विभिन्न उहाँको मैले भने अहिले भने जस्तै उहाँ धेरै चिजमा लागिरहनु भएको छ सो ट्रेकिङ राउट्सदेखि यो चितवन नेसनल पार्कमा के गर्न सकिन्छ त्यो हाइड्रो पावर प्रोजेक्टमा के गर्न सकिन्छ सो उहाँको टिमले uh, um, यो विभिन्न प्रोजेक्टहरूमा उहाँलाई मद्दत गरिरहेको छ um, उहाँलाई अब मद्दत गर्ने आउने मान्छे यहाँ नेपाली विद्यार्थीहरू पनि हुन्छन् um, कोही कोही भलन्टियर uh, गर्न भनेर पनि मद्दत गरिरहेका हुन्छन् आफ्नो एक्सपर्टिज अनुसार उहाँलाई कसरी मद्दत गर्न मिल्छ भनेर त्यसको साथसाथै बाहिरबाट पनि मान्छेहरू उहाँको बारेमा सुनेर पनि नेपालमै आएर यो वायरलेस सम्बन्धी कसरी एक्सिक्युट गर्न सकिन्छ र मैले अरू उनीहरूले पनि यस्तो भलन्टियर के गर्न सकिन्छ भनेर नेपालमा आएर पनि गरिहाल्छन् हजुर अनि उहाँको एउटा यो प्रोजेक्ट पनि थियो जस्तै हरेक महिना एक डलर उठाउने भनेर है अनि यो बाहिर बसेको नेपालीहरूले एटलिस्ट महिनामा एक डलर चाहिँ दिनुभए देखिनुहुन्थ्यो आफ्नो देशको लागि भन्ने उहाँको प्रोजेक्ट पनि थियो यो प्रोजेक्ट अहिले पनि के छ यो जारी छ कि के छ यसको बारेमा के अपडेट छ तपाईँसँग हजुर अब अब यो वायरलेस नेटवर्क प्रोजेक्ट सुरु भएको त अब टु थाउजन्ड टूमा हो अनि यसको कारण के थियो भने अब <clears throat> अब नाङ्नीमा पोखराबाट अब पोखरा सबभन्दा नजिकको आइएसपी थियो इन्टरनेट सर्भिस प्रोभाइडर त्यहाँबाट नाग्नीमा कसरी इन्टरनेट कनेक्सन लगिन्छ भनेर त्यसरी सुरु भएको थियो अब त्यसपछि गएर अब बिस्तारै बिस्तारै अब अब उहाँहरूले अब यो अरू अरू ठाउँमा पनि अब यो इन्टरनेट सर्भिस लग्न थाल्नुभयो होइन अनि त्यसैले अब टु थाउजन्ड एटसम्म टु थाउजन्ड एटमा अब बाइसवटा भिलेजेसहरू नेपालको डिस्ट्रिक्टमा वायरलेस नेटवर्कले कनेक्टेड भएको थियो अब त्यसै गरी उहाँहरू यो फन्डिङहरू उठाएर अब Uh, यो नेपालमा अब इन्फर्मेसन हाइवे um, uh, एक महिनामा एक डलर उठाएर नेपाललाई अलि इन्फर्मेसन हाई हाइवे बनाउने अनि वायरलेस टेक्नोलोजीले uh, विभिन्न नेपालको ठाउँहरूलाई स्पेसली गाउँहरूलाई कनेक्ट गर्ने त्यो हो अरू जुन तपाईँको जुन अब गएको साता जुन भेटघाट भयो त्यो बेलामा उहाँसँग अरू के के विषयमा कुराहरू गर्नुभयो जुन चाहिँ हामीले हाम्रो श्रोताहरूलाई एकदमै जानकारी दिनु जरुरी हुन्छ हजुर अब मलाई कस्तो लाग्छ भने अब उहाँले एउटा इन्ट्रेस्टिङ आइडिया निकाल्नु भएको थियो जुन चाहिँ नेपालमा एउटा इनोभेसन सेन्टर खोल्ने थ्री टु फाइभ इयर्समा भन्नुभएको थियो अब यसको लागि उहाँले ग्रान्ट मनी पनि नलिने अनि गभर्मेन्टको असिस्टेन्स पनि नलिने तर कसैबाट सफ्ट लोन लिने अनि यो इनोभेसन सेन्टर खोल्ने प्लान छ उहाँको अब यस्तो उहाँको यो एकदम प्रोजेक्ट एकदम राम्रो हुन्छ नेपालको लागि त्यसैले बाहिर बस्नु भएको नेपाली साथीभाइहरूले यो प्रोजेक्टलाई कति अगाडि बढाउन सकिन्छ भनेर उसले बाहिरबाट सपोर्ट आयो भने अलिअलि फन्डिङ अनुसार कि पब्लिसाइज गरिदिनु भयो भने झन् राम्रो हुन्छ बाहिर बसेको नेपालीहरूबाट चाहिँ के मतलब उहाँहरूले खालि आर्थिक सहयोगहरू खोज्नु भएको हो कि अथवा अरू अरू के छ उहाँले कसैबाट आर्थिक सहयोग खोजिराख्नु भएको छ उहाँले कसो खोजिराख्नु भएको छ भने एउटा सफ्ट खोजिराख्नु भएको छ so soft loan basically loan लिने तर त्यो लोनको एउटा रिपेमेन्ट पिरियड एक्ज्याक्ट त्यस्तो सेट नभएको हो त्यसैले उहाँहरूको जति बेला यो रेभेन्यू हुन्छ जति बेला यो पैसा हुन्छ त्यति बेला चाहिँ लोन तिर्ने त्यस्तो खालको खोजिरहनु भएछ उहाँले अब उहाँको यो नयाँ प्रोजेक्टको लागि अब आर्थिक सहयोगको साथसाथै अब हामीले अरू तरिकाबाट पनि मोबिलाइज गरेको छ कि अब यस्तै मैले हजुरलाई भने अब त्यसैले अरू मान्छेहरू पनि ए नेपालमा इनोभेसन सेन्टर खोल्ने प्लान रहेछ महाबोजीको हामीले कसरी सहयोग गर्न सकिन्छ हामीले कसरी प्रचार प्रसार गर्न सकिन्छ यदि ब्लग लेखेर हो कि फेसबुकमा सेयर गरेर हो कि भिडियो बनाएर हो कि सो त्यस्तोतिर देखिरहेको छ अहिले मैले उहाँको प्रेजेन्टेसनको मेन कुराहरू कस्तो थियो भने उहाँले एज अ सोसल अन्टरप्रोनर हामीले उहाँले के के सिक्नुभयो उहाँको एक्सपिरियन्सेसमा सो त्यसैले उहाँले अब फर्स्ट अफ अल अब उहाँले अन्टरप्रोनर भनेको एकजना हो जसले अब कुनै प्रब्लमलाई अनकन्भेन्सनल तरिकाले सल्भ गर्न खोजिरहेको हुन्छ अनि फन्डिङ नभए पनि त्यो मान्छे जे होस् मेहनतले काम गरिरहेको हुन्छ अनि राम्रो काम राम्रो काममा लागेपछि त्यो सहयोग गर्ने अरूहरू पनि भेटिन्छ भनेर भन्नुभयो उहाँले एउटा कुरा दोस्रो कुरा उहाँले अब नेपाल देउस अन्टरप्रोनर भनेको अब उसको मकसद पैसा बनाउनु मात्र होइन देउस अलिकति अरू ठुलो मोटिभेसन ओर इन्सेन्टिभ हुनुपर्छ भनेर भन्नुभयो उहाँले जसरी अब पैसा त बनाउने हो तर त्यसको साथसाथै नेपाललाई कसरी प्रस्परस बनाउने कसरी इकोनोमिकली स्टेबल बनाउने त्यतातिर पनि लानुपर्छ भन्नुभयो उहाँले अन्टरप्रोनरसिपलाई अन्टरप्रोनरलाई अनि तेस्रो कुरा उहाँले के भन्नुभयो भने उहाँको जिन्दगीमा पनि अब उहाँले धेरै कुराहरू अब थाहा नभएर पनि पहिला एक्सपेरिमेन्ट गर्दै जानुभयो तर जति बेला उहाँलाई कुनै कुरा आएन भने उहाँले जो मान्छेसँग थाहा हुन सक्छ कि थाहा छ कि भनेर थाहा भएपछि उहाँले त्यो मान्छेहरूलाई गएर बुझेर कसरी गर्ने यो भनेर सोध्नुभयो त्यसैले सके आफ्नो लाइफमा पनि अब कुनै तिमी गर्दै जाऊ तर कुनै जति बेला तिमीलाई मद्दत चाहिन्छ तिमी मद्दत लिन अप्ठ्यारो नमान भन्नुभएको थियो उहाँले नेपालको एकजना उदाहरणीय व्यक्तित्वको बारेमा हामीलाई यस्तो राम्रो पोस्ट कार्ड नेपालबाट भयो आउने दिनहरूमा चाहिँ यस्तै उदाहरणीय व्यक्तित्वको बारेमा र उदाहरणीय कामको बारेमा हामी आउने कार्यक्रमहरूमा छलफल गर्छौँ नै अहिले चाहिँ यति राम्रो जानकारी दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हिमाली स्वरहरूको यो एक सय एकासी श्रृङ्खलामा आज हामीले तिनवटा महत्त्वपूर्ण विषयमा कुराकानीहरू प्रस्तुत गऱ्यौँ कार्यक्रमको सुरुमा हामीले गायक सुमन बुढा मगरसँग साङ्गीतिक भलाकुसारी गऱ्यौँ र उहाँको आउँदै गरेको कार्यक्रमको बारेमा छलफल पनि गऱ्यौँ त्यसै गरी न्युयोर्कको ज्याक्सन हाइटमा कपाल काट्ने पेसा सञ्चालन गरिरहनुभएका पासाङ शेर्पासँग उहाँको सफलताको कुराकानी गऱ्यौँ र कार्यक्रमको अन्तिम भागमा हामीले पोस्ट कार्ड फ्रम नेपाल अन्तर्गत महावीर महावीरपुरको बारेमा हामीलाई निर्मल थापाले केही जानकारीहरू दिनुभयो हिमाली सरहरूको यो श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो हामीले प्रस्तुत गरेको सामग्री तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रियाहरू हामीलाई लेखी होला हाम्रो इमेल ठेगाना Nepali radio at Gmail dot कममा हाम्रा विविध अनलाइन रेडियो कार्यक्रमहरू सधैँ जस्तो हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा अपलोड भइरहन्छ विशेष गरेर न्युयोर्क र न्युयोर्क वरिपरि भइरहेका विविध सामुदायिक गतिविधिहरू विभिन्न व्यक्तित्वहरूसँग गरिएको कुराकानीहरू सधैँभरि तपाईँ हिमाली स्वरहरूमा सुन्न सक्नुहुन्छ कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद जाँदा जाँदै हामी विमल डाङ्गीको गीती एल्बम बेस्ट अफ विमल डाङ्गीमा समावेश भएको सालै जौ गीत प्रस्तुत गर्दैछौँ यो गीतमा स्वर छ विमल डाङ्गी विष्णु माझी सिर्जना बिरही थापाको शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन हाम्रो शुभकामना किशोरहरू नेपाली मन र नेपालीपनसँग नजिक यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू